युवा यसको सही परिभाषा के हो पहिचान के हो यसको आकार गुण रङ्ग र गन्ध कस्तो हुन्छ के गर्छ युवाले यसलाई एउटै शब्दले अर्थ्याउन मुस्किल छ युवाहरूको गुण अनेक छन् अनि रङ्ग र गन्ध पनि अनेक युवाको विशेषतालाई केलाउने हो भने जीवनको सृजनशील र उत्पादनशील अवस्था हो युवा विकास र परिवर्तनको वाहक हो युवा शक्ति र बुद्धिको एकता हो युवा अनि चेतनाको लहर र सम्वेकको भेल हो युवा नमस्कार रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्चको कार्यक्रम युथ क्याफेमा यहाँलाई स्वागत छ म वीरेन्द्र यो युवा विशेष कार्यक्रम हो तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो युनिटी डट कम डट एनपीबाट पनि संसारैभरि सुनिराख्नु भएको छ कार्यक्रम नियमित रूपमा हरेक शुक्रबार बेलुकी पाँच बजेपछि प्रसारणमा आउने गर्छ कार्यक्रममा हामी युवाहरूसँगको प्रत्यक्ष संवादबाट शिक्षा स्वास्थ्य सूचना विकास रोजगार जनचेतना लागू पदार्थ दुर्वेशन कुलत र माया प्रेम लगायत अन्य समसामयिक सन्दर्भ सामग्रीहरूमा जोडिने गर्दछौं पछिल्लो समयमा खुल्ला राजनीतिक प्रतिस्पर्धा प्रारम्भ भइसकेको र राजनीतिक उपलब्धि अरू भन्दा लिनुपर्ने बाँकी केही नरहेको हुनाले अब विद्यार्थी राजनीति जरुरी छ कि छैन भन्ने प्रश्न एउटा एङ्गलबाट उठिरहेको छ यसका बावजुद पनि विद्यार्थी हरेक पटक राजनीतिक नेतृत्व गर्ने एउटा टुलको रूपमा प्रयोग भइरहेका जसले गर्दा विद्यार्थी क्रिएटिभ अर्थात् रचनात्मक हुन सकेन र विद्यार्थीको भूमिका गौण भयो एउटा हेल्पिङ ह्यान्डको रूपमा नेताको सहयोगीको रूपमा ट्रिट गर्न थालियो भन्ने दृष्टिकोण पनि छ यी यावत कुराहरूमा कुराकानी गर्नको लागि आज हामी समक्ष विद्यार्थी राजनैतिक जीवनबाट राजनीतिमा क्रियाशील रहनुभएका रहाल नेकपा एमाले जिल्ला कार्य समिति डडेलधुराको कार्य समिति सदस्य पदमा रहनुभएका साथै जिल्ला खेलकुद विकास समिति डडेलधुराका अध्यक्ष समेत रहनुभएका युवा साथी राजेन्द्र बहादुर मगर हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ आउनुहोस् अब उहाँसँगको कुराकानीतर्फ लागौँ स्वागत छ यहाँलाई कार्यक्रम युथ क्याफेमा धन्यवाद र रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा सुनिराख्नुभएका समस्त श्रोता महानुभावहरूलाई पनि म मेरो व्यक्तिगत तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु तपाईँ नेकपा एमाले पार्टीमा आबद्ध भएर आफ्नो राजनीतिक जीवनलाई चाहिँ अगाडि बढाइराख्नु भएको छ तपाईँको राजनीतिक जीवनको सुरुवात कसरी भयो र तपाईँ कति भयो यो आबद्ध हुनुभएको राजनीतिमा म अहिले नेकपा एमालेको पार्टी जिल्ला कमिटी सदस्यको रूपमा क्रियाशील रहेको छु र मेरो राजनीतिक जीवनको कुरा गर्नुपर्दा करिब बाह्र वर्ष भयो मैले विद्यार्थी राजनीति अनि अन्डरासोबीबाट सुरुवात गरेको थिएँ करिब दुई हजार साठी सालको कुरा हो सानैदेखि अब एउटा यो देशको यो जिल्लाको नेता पटक पटक प्रधानमन्त्री भइराख्ने र चर्चामा पनि राजनीतिक वृत्तमा पनि र समाजमा पनि यो राजनीतिका कुराहरू बढी गरिराखिने भएको कारणले गर्दाखेरि ममा पनि केही राजनीतिक चेतनाहरू आएको थियो कि राजनीतिले देश विकासमा के गर्छ यसले यो नै हो कि प्रमुख भन्ने लागिरहन्थ्यो र त्यति बेलै दसमा पढ्दाखेरि कक्षा दसमा पढ्दाखेरि एउटा एउटा सानो अब त्यो घटनाको बिचमा त्यति बेला अनुराज अध्यक्ष डम्बर साउदजी हुनुहुन्थ्यो र त्यति बेला विद्यार्थीलाई परेको मार्काको बिचमा उहाँले आफ्नो आवाजहरू उठाउनुभयो सङ्गठनका तर्फबाट कुराहरू राख्नुभयो र मेरो दिमागमा पनि ए विद्यार्थीको कुराहरूलाई विद्यार्थीमा भएको दमनलाई चाहिँ मुद्दाहरूमा सम्बोधन गर्नलाई गर्न त यो अनुराज सबैले गर्दो रहेछ भनेर म करिब दुई हजार साठी सालमा मैले त्यो घटना क्रमबाट अगाडि बढिरहेको थियो र एकसठी सालमा डम्बर साउजीले आफै भेटेर तपाईँ जस्तो युवाले राजनीतिमा आउनुपर्छ भनेर उहाँले पनि अभिप्रेरित गर्नुभयो र त्यसपछि म करिब दुई हजार एकसठी सालदेखि अनुरा आबद्ध भएर आफ्नो राजनीतिक जीवनको थालनी गरेको एउटा नयाँ जोस र जागरका साथ आफ्नो विद्यार्थी जीवनबाट चाहिँ तपाईँले राजनीतिको सुरुवात गर्नुभयो पार्टीको कुन कुन जिम्मेवारीमा रहेर काम गर्नुभयो र अहिले कुन तहमा रहेर काम गर्दै हुनुहुन्छ त म अनुराज सहयोगको आयोजक कमिटीको रूपमा म जिल्ला कमिटीमा आएँ त्योभन्दा अगाडि म स्कुल कमिटीमा पनि बसेँ त्यति बेला प्राको भन्ने गरिन्थ्यो मावि प्राको भनिन्थ्यो त्यसपछि आयोजक कमिटीमा आएँ आयोजक कमिटीमा आइसकेपछि अनुरासोबीको जिल्ला कमिटी सदस्य अनुरासोबीको जिल्ला कमिटी सहसचिव सचिव हुँदै अनुरासोबीको आयोजक कमिटीको म चाहिँ संयोजक भएर अनुरासोबीबाट विदा भएँ र तत्पश्चात पार्टीको जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीमा युवातर्फबाट पार्टी जिल्ला कमिटीमा निर्वाचित भएर अहिले पार्टी जिल्ला कमिटीका साथसाथै विद्यार्थी फाँटको प्रमुख भएर पनि मैले राजनीतिक जीवनलाई अगाडि बढाइरहेको छु भने पार्टीले नै करिब यो एक वर्ष अगाडि मलाई सिफारिस गरेर अहिले जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा पनि म आफ्नो जिम्मेवारी वहन गरिरहेको छु तपाईँ जस्तो युवाले चाहिँ लामो समयदेखि चाहिँ कुनै पार्टीमा रहेर चाहिँ एउटा जिम्मेवारी बोध गरेर काम गरिरहेको बेला तपाईँ जस्तै अन्य युवाहरूले चाहिँ अहिलेको सन्दर्भमा राजनीतिप्रति खासै रुचि राखेको पाइँदैन अर्थात् राजनीतिलाई चाहिँ उनीहरूले चाहिँ वितृष्णाको रूपमा चाहिँ हेर्ने गर्दछन् किन चाहिँ यस्तो भएको होला तपाईँको विचारमा मुख्यतया त ब्रेन्जी यसमा हामीले अलिकता हाम्रो यो राष्ट्रको घटनाक्रमलाई पनि फर्केर हेर्नुपर्ने हुन्छ जति बेला दुई हजार बासठी त्रिसठी सालको जन क्रान्ति भयो त्यति बेला हामी जस्ता युवाहरू थुप्रै युवाहरू यो देशको परिवर्तन गर्नला को पट्टा अगाडि लाग्यौँ त्यो परिवर्तन गर्दाखेरि हामीले यो राज्यको राज्य व्यवस्था सँगसँगै हामीले के अपेक्षा गरेका थियौँ भने त्यो राज्य व्यवस्थाको परिवर्तन सँगसँगै हाम्रो यहाँका सामाजिक जुन विभेदहरू छन् र बेरोजगारीका कुराहरू छन् बेरोजगारी समस्याका कुराहरू छन् त्यो पनि समाधान हुन्छ भनेर हामी जस्तै थुप्रै युवा साथीहरू त्यो आन्दोलनमा हुम्यौँ आन्दोलन हामीले त्यो सफल पनि गऱ्यौँ तत्पश्चात विशेष गरेर हाम्रा राजनेता भन्छौँ जसले हाम्रो यो मुलुकको कार्यकारी पदहरूमा पुग्नुभयो यो देशका शीर्षस्थ पार्टीका नेताजीहरूले अलिकता त्यो राजनीतिक परिवर्तन आइसकेपछि राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु त एउटा चुनौती थियो नै त्यो सँगसँगै कम्तीमा युवाहरूका कुराहरूलाई पनि यदि गम्भीरताका साथ त्यति बेलादेखि नै उठाइदिएको भए जसरी त्यो बासठी त्रिसठी सालपछि यो देशमा नै राजनीतिक यो, देशमा नै रोजगारी सिर्जना हुनुपर्ने थियो तर त्यसको ठिक उल्टा के भइदियो भन्दा बासठी त्रिसठी सालदेखि नै हाम्रो वैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्या धेरै बढ्यो त्यो त्योमा के भयो भन्दा मलाई के जस्तो लाग्छ भन्दा हाम्रा राजनीतिक दलका आदरणीय नेताजीहरू केवल त्यो राजनीतिक परिवर्तन जुन भएको थियो त्यसलाई संस्थागत गर्नेतर्फ धेरै उहाँहरूले ध्यान दिनुभयो र अन्य सामाजिक मुद्दाहरू आर्थिक मुद्दाहरूतर्फ चाहिँ नि उहाँहरूले त्यति ध्यान दिनु भएन जसको कारणले गर्दाखेरि युवाहरूले एक वर्ष पर्खिए दुई वर्ष पर्खिए तिन वर्ष पर्खिए कमसेकम रोजगारीका अवस्थाहरू सिर्जना हुन्छ कि हाम्रा सामाजिक अव जुन विभेदहरूका छन् त्यसमा पनि अलिकता कमी भएर जान्छ कि अथवा निर्मूल भएर जान्छ कि भन्ने त्यो अलिकता उहाँहरूले युवा साथीहरूले पनि वेट गर्नुभयो तर यो आठ नौ वर्ष यतासम्म त्यसमा उल्लेख्य म कुनै प्रगति नै नभएको चाहिँ भन्दिनँ तथापि जति युवाहरूले अपेक्षा गरेका थिए युवा साथीहरूले चाहेका थिए त्यति परिवर्तन नहुँदाखेरि चाहिँ नै स्वाभाविक रूपमा युवा साथीहरूमा प्रति हेर्नेमा केही उहाँहरूको त्यो दृष्टिकोणमा चाहिँ नि परिवर्तन आएको छ तथापि म युवा साथीहरूलाई के पनि भन भन्न चाहन्छु भने हामीले अझै पनि यो देशको सामाजिक आर्थिक पाटोलाई यदि बलियो बनाउने हो भने त्यो माध्यम भनेको नै राजनीति हो भन्न चाहिँ म चाहन्छु अब युवाहरूले चाहिँ अहिलेको सन्दर्भमा चाहिँ राजनीतिमा खासै रुचि नराखेको बेला तपाईँ जस्तो युवाहरू जुन चाहिँ विद्यार्थी अवस्थादेखि नै राजनीतिमा लाग्नु भएको छ र अहिलेको जुन अवस्था छ यो अवस्थामा चाहिँ विद्यार्थी राजनीतिलाई चाहिँ कसरी अगाडि पर्छ जस्तो लाग्छ त स्वाभाविक रूपमा समय परिवर्तन भएको छ समय परिवर्तनसँगै हाम्रा मुद्दाहरू पनि परिवर्तन भएका छन् त्यो मुद्दा केवल राज्य व्यवस्थाकोमा मात्र होइन समग्र हाम्रो समग्र सम्पूर्ण पक्षमा त्यो मुद्दाहरू परिवर्तन भएका छन् हामीले राजनीति गर्दाखेरि मैले अघि नै निवेदन गरेँ हामीले राजनीति गर्दाखेरि एउटा राज्य व्यवस्थालाई परिवर्तन गर्नुपर्ने थियो विद्यार्थी राजनीति गर्दाखेरि त्यस कारणले गर्दाखेरि हामीले त्यति बेला विभिन्न खालका राजनीतिक क्रियाकलापहरू क्याम्पसहरूमा गऱ्यौँ कति कति बेला बन्द पनि गऱ्यौँ हडताल पनि गऱ्यौँ तालाबन्दी पनि गऱ्यौँ आन्दोलन पनि गऱ्यौँ लाठी पनि हामीले उठायौँ यावत किसिमका हामीले त्यो आन्दोलन त्यति बेलाको आन्दोलनको स्वरूपलाई हामीले त्यो ढङ्गबाट अगाडि बढेका थियौँ किन भन्दा त्यति बेला समयको माग पनि त्यस्तो रहेको थियो एउटा राज्यको व्यवस्था परिवर्तन गर्नुपर्ने थियो र अब बासठी त्रिसठी सालपछि हामीले त्यो राज्य व्यवस्थालाई परिवर्तन गरेका छौँ त्यो राज्य व्यवस्थालाई परिवर्तन सँगसँगै दुईपटक संविधान सभाको निर्वाचन गरेर अहिले हाम्रो देशले संविधान पाइसकेको छ अब संविधान पाइसकेपछि यो राज्यको सङ्क्रमण समकालीन व्यवस्था चाहिँ अन्त्य भएर यो राज्य कानुन राज्यको रूपमा स्थापित भएर अगाडि गरिरहेको सन्दर्भमा अब हाम्रा मुद्दाहरू के हुन् त युवाका मुद्दाहरू के हुन् विद्यार्थीका मुद्दाहरू के हुन् समग्र राष्ट्रलाई समृद्ध बनाउने मुद्दाहरू के हुन् त्यो हामीले पहिचान गर्नुपर्दछ त्यो मानेमा मलाई के लाग्छ भन्दा मैले अघि पनि तपाईँमा दुई तिनवटा कुराहरू उठाएँ जो बासठी त्रिसठी सालमा युवाहरूले चाहेका मुद्दाहरू थिए आर्थिक परिवर्तनका कुराहरू त्यसै गरी रोजगारी सिर्जनाका कुराहरू हो अबको विद्यार्थी राजनीति पनि हामीले त्यहीँबाट सुरुवात गर्नुपर्ने हुन्छ अबको विद्यार्थी राजनीतिलाई कुन बाटोबाट लग्ने भन्ने हो भने अबको विद्यार्थी राजनीति त्यो मुद्दामा केन्द्रित हुनुपर्छ जसले भोलिको दिनमा एउटा नेपाललाई आर्थिक रूपमा समृद्ध बनाओस् अबको विद्यार्थी राजनीति अथवा विद्यार्थी नेताहरूले त्यस्तो शिक्षामा जोड दिनुपर्छ जसले गर्दाखेरि भोलिको दिनमा हामी हाम्रो देशमा नै रोजगारी सिर्जना गर्न सकौँ र अबको समयमा विद्यार्थी राजनीति त्यस्तो दिशामा अगाडि बढ्नुपर्छ जहाँ चाहिँ नै हाम्रा सामाजिक अवस्थाहरूलाई हामी परिवर्तन गर्न सकौँ अथवा सकारात्मक त्यसमा प्रतिफल पाउन सकौँ हाम्रो विद्यार्थी राजनीति राजनीतिमा केन्द्रित हुनुपर्छ पहिलाको जस्तो बन्द गर्ने हडताल गर्ने त्यो विद्यार्थी राजनीतिबाट अब हामी अलग हुनुपर्छ भन्ने मलाई लाग्छ समग्रमा भन्नुपर्दा अबको विद्यार्थी राजनीति चाहिँ आर्थिक क्रान्तितर्फ चाहिँ केन्द्रित हुनुपर्छ हो हाम्रो मुद्दा पनि अथवा यो समाजको आवश्यकता पनि अबको आर्थिक क्रान्तिको मुद्दालाई अगाडि बढाएर हिँड्नुपर्छ अब विद्यार्थीहरू केन्द्रीय राजनीति वा कुनै पनि राजनीतिक दलका भातृ संगठनका रूपमा अगाडि बढिरहँदा नेताहरूको पछि लागेरै मात्र हिँड्ने हो या अब विद्यार्थीहरूले युवाहरूले पनि राष्ट्रिय राजनीतिको नेतृत्व गर्ने हो त होइन स्वाभाविक रूपमा यहाँले भन्नुभएका कुरामा काहीँ न काहीँ कुनै न कुनै पार्टमा समस्याहरू होलान् तर विद्यार्थी नेताहरू अथवा युवा नेताहरू नेताको पछाडि कुन मान्यमा लागेका छन् भन्दा उहाँहरू त्यो एउटा पार्टीको लिडर हो त्यो पार्टी को सिद्धान्त विचारलाई अगाडि बढाउनुको लागि साथ सहयोग युवा साथीहरूले पनि आदरणीय नेतागणहरूको खोज्नुहुन्छ अब त्यही भन्दैमा नेताको व्यक्तिगत स्वार्थको लागि अथवा आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्नुको लागि नेताको पछाडि पछाडि यदि त्यो लागिन्छ भने त्यो गलत हो होइन उसको पार्टीले अथवा कुनै पनि राजनीतिमा लागेको युवाको पार्टीले जुन विचारहरूलाई अगाडि ल्याएको छ जुन सिद्धान्तहरूको माध्यमबाट ऊ अगाडि बढिरहेको छ त्यसलाई फलो गर्ने सन्दर्भमा त नेताहरूको पछाडि अथवा नेताहरू सँगसँगै हातेमालो गरेर अगाडि बढ्नुपर्ने नै हुन्छ र जहाँसम्म लाग्छ युवाहरूले पनि राष्ट्रिय राजनीतिमा नेतृत्व गर्ने सवालमा स्वाभाविक रूपमा तपाईँले हेर्न सक्नुहुन्छ हुनुहुन्छ बासठी त्रिसठीको जनआन्दोलन जनक्रान्तिपछि पनि हामीले हेर्न सक्छौँ थुप्रै युवा साथीहरू राष्ट्रिय राजनीतिमा अहिले चाहिँ आफ्नो प्रभुत्व जमाएर बसिराख्नु भएको छ अब हामी भनौँ जिल्लाकै सन्दर्भमा कुरा गर्ने हो भने पनि हामी जस्ता युवा साथीहरू भर्खर राजनीतिमा लागेका साथीहरू पनि अहिले जिल्लाको एउटा नेतृत्व गर्दै अगाडि बढिरहेका छौँ भने केन्द्रीय तहमा हामी रामकुमारी कुमारी झाँक्रीलाई लिन सक्छौँ उहाँ एउटा विद्यार्थीको चर्चित नेता हो उहाँले अहिले नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा उहाँ अगाडि बढिराख्नु भएको छ त्यसै गरेर त्यति बेलाको चर्चित विद्यार्थी नेता गगन थापा जो अहिले भर्खर काङ्ग्रेसको महाधिवेशनमा महामन्त्रीमा पनि लड्नुभयो अहिले केन्द्रीय कमिटीमा पनि हुनुहुन्छ त्यस्ता उहाँहरूको एउटा प्रतिनिधि पात्र मात्र हो उहाँ जस्तै थुप्रै साथीहरू अहिले कम केन्द्रीय राजनीतिमा गएर हाम्रा मुद्दाहरूलाई युवाका मुद्दाहरूलाई जोरदारका साथ अगाडि बढाइराख्नु भएको छ र त्यसकै प्रतिफल त्यसकै प्रतिफल समग्र युवाहरूको प्रतिनिधित्व गर्दै नेपाल सरकारले अहिले राष्ट्रिय युवा परिषद भनेर युवाहरूलाई हेर्ने छुट्टै निकाय पनि गठन गरेको छ तपाईँले भने जस्तै अब थुप्रै युवाहरू जसले चाहिँ राजनीति गरिराख्नु भएको छ उहाँहरूले चाहिँ केन्द्रसम्म पुगेर पनि युवाहरूका मुद्दालाई चाहिँ उठाइरहनु भएको छ र अब म अलिकति प्रसङ्ग यहाँनिर बदल्न चाहन्छु तपाईँ जिल्ला खेलकुद विकास समिति डणेलधुराको अध्यक्ष जस्तो गरिमामय पदमा पनि हुनुहुन्छ करिब करिब एक वर्ष भइसक्यो तपाईँको कार्यकालको र यो तपाईँको एक वर्ष कार्यकालको उपलब्धिहरू चाहिँ के के हुन् त ब्रेन चाहिँ अब यो मूल्याङ्कन गर्ने पाटो मैले पहिले पनि म आउने बित्तिकै पनि यो आम जनतामा विशेष गरेर खेलाडी साथीहरूमा छोडिदिएको छु तथापि अब प्रश्न सोधिसकेपछि त्यसको केही न केही जवाफ दिनु नै पर्ने हुन्छ र मेरो तर्फबाट अथवा मेरो आँखाले हेर्नुहुन्छ भने मैले यो बेला बेला पनि भन्ने गरेको छु जति बेला म जिल्ला खेलकुद विकास समिति डलेधरामा आएको थिएँ त्यति बेला हाम्रो जिल्लामा अथवा हाम्रो क्षेत्रमा खेला यो खेललाई हेर्ने दृष्टिकोणमा आम जनताको अथवा आम अभिभावकहरूको त्यस्तो पोजिटिभ रेस्पोन्स थिएन त्यो नपाइसकेको अवस्थामा कमसेकम खेलकुद के को लागि खेलकुदका उपलब्धिहरू के हुन सक्छन् खेलाडीले खेलकुद खेल खेलिसकेपछि उसले के के पाउन सक्छ भनेर कमसेकम अभिभावकहरूमा खेलप्रतिको सकारात्मक दृष्टिकोण निर्माण गर्नुपर्छ त्यो पहिलो च्यालेन्ज थियो किन भन्दा हामीले जतिसुकै यो तपाईँको भौतिक संरचना निर्माण गरे पनि यदि हामीले आम नागरिकमा हाम्रो खेलकुदप्रति सकारात्मक धारणा बनाउन सकेनौँ भने त्यसपछि त्यो लगानीहरू व्यर्थ चाहन्थ्यो त्यस कारणले गर्दाखेरि त्यो एउटा सकारात्मक बाटो सोच जगाउनु आउनुपर्छ भनेर हामीले ऐतिहासिक रूपमा डलदुरा जिल्लामा पहिलोपटक डलदुरा खेलकुद तथा पर्यटन महोत्सव आयोजना गऱ्यौँ खेलकुद मात्र भनेर हामीले त्यसमा टुरिज्म पनि जोडेका जोडेका थियौँ त्यो टुरिज्मलाई कमसेकम खेलकुद टुरिज्मको कुराहरूलाई अगाडि बढाइरहँदा हामीले यसको आर्थिक पाटो जिल्लाको समग्र आर्थिक विकासका कुराहरूलाई पनि यहाँ जोडेका छौँ त्यो एउटा महत्त्वपूर्ण उपलब्धिको रूपमा मैले लिने गरेको छु त्यसै गरेर हामी आउँदा यो जिल्ला खेलकुद विकास समितिमा आउँदा तिनवटा मात्र हामीसँग यो सङ्घहरू थिए भने अहिले तपाईँको करिब तेह्रवटा जिल्ला सङ्घहरू स्थापना हामीले गठन गरेका छौँ र ती सङ्घहरू अहिले चाहिँ नै विभिन्न समयमा क्रियाशील रहेका छन् र त्यसै गरेर तेस्रो चरणमा हामीले कम यो तपाईँको अहिले हाम्रो भौतिक निर्माणको सवालमा पनि दुईवटा खेल मैदानहरू विद्यालय स्तरमा र एउटा गाविस स्तरमा गण गणेशपुरमा र विद्यालय स्तरमा भत्काडामा निर्माण गरेका छौँ र त्यो सबैभन्दा मैले यो उपलब्धि ठानेको कमसे कम यहाँको राजनीतिक दलहरूमा यहाँको प्रशासनिक क्षेत्रहरूमा यहाँको व्यापारिक क्षेत्रमा र यहाँको आम जनसमुदायमा यो बिचमा खेलकुदको मुद्दाहरू उठेको छ खेलकुदका मुद्दाहरूमा बहस हुने गरेको छ खेलकुदको विकास गर्नुपर्छ भनेर सम्पूर्ण आम जनसमुदाय राजनीतिक दलका आदरणीय नेताजीहरू र यहाँको कर्मचारी प्रशासन त्योप्रति अलिकता पोजिटिभ भएको छ यो चाहिँ सबैभन्दा मुख्य उपलब्धिको रूपमा चाहिँ मैले लिएको छु तपाईँले एक वर्ष कार्यकालको समग्र उपलब्धिहरू त बताउनु भयो तर युवाहरूलाई चाहिँ खेलकुदतर्फ आकर्षित गर्न चाहिँ के के पहल गरिरहनु भएको छ त अहिलेसम्म 哈密。 ले अब यो बिचमा हामीसँग नमुना युवा सूचना केन्द्र पनि छ यो बिचमा हामीले दुईवटा दुई तिनवटा कलेजहरूमा गएर क्याम्पिङ पनि गरेका छौँ त्यो क्याम्पिङ गर्दाखेरि खेलकुदका फाइदाहरूका बारेमा यसका अवसरहरूका बारेमा पनि हामीले बताएका छौँ र अहिले भर्खरै हामीले स्कुल टु ओलम्पिक भन्ने एउटा राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम पनि सञ्चालन गरेका छौँ जसमा मावि स्तरमा रहनुभएका साना विद्यार्थी भाइहरूलाई हामीले क्रिकेटको आधार आधारभूत प्रशिक्षणहरू दिइरहेका छौँ यो त हामीले यो दिइरहेका छौँ यसका अलावा जस्तो विभिन्न ठाउँमा गएर विभिन्न सार्वजनिक समारोहहरूमा गएर खेलकुदप्रति उत्प्रेरणा गर्ने कुराहरू युवाहरूसँग भेटघाटको कुराहरूमा उहाँलाई खेलकुदमा लाग्ने उत्प्रेरणाहरू हामी जगाइरहेका छौँ र छ र अब हामीसँग जिल्लामा उपलब्ध प्रशिक्षकहरूबाट पनि हामीले प्रशिक्षणको व्यवस्था मिलाइरहेका छौँ तपाईँले ठ्याक्कै क्रिकेटको प्रसङ्ग भयो डडेलधुरा जिल्लामा अलिकति एउटा खड्केको विषय भने के भन्ने पहिले कम्तीमा वर्षमा दुई चारवटा टुर्नामेन्टहरू यहीँ हामीले खेलमा, अथवा जिल्लाका अन्य अन्य ठाउँमा पनि भएको र आफै पनि सहभागिता जनाउने खालको यस्तो किसिमको खेलहरू चाहिँ भइरहन्थ्यो तर अहिले चाहिँ डडेलधुरा जिल्लाको क्रिकेट चाहिँ किन चाहिँ भनौँ न सुदूरपश्चिमको अन्य जिल्लाको तुलनामा जस्तै अब धनगढी भनौँ सिटी अफ क्रिकेट भनेर चिनिरहेछ र त्यसै गरी महेन्द्रनगर कञ्चनपुर जहाँबाट चाहिँ दुई तिनजना राष्ट्रकै लागि प्रतिनिधित्व गरेर खेलिरहेको अवस्था छ र समग्र नेपालको क्रिकेट चाहिँ अहिले अगाडि बढिरहेको अवस्थामा चाहिँ डडेलधुरा जिल्लामा चाहिँ क्रिकेटको विकास चाहिँ किन हुन सकेन त मलाई पनि यो विषयमा अलिकता सोचेँ मैले यो विषयमा किन भन्दा म आफै पनि यहाँ स्थानीय लेभलमा क्रिकेट खेलिराख्नु भएको कारणले गर्दाखेरि यो विषयमा केही कुराहरू मैले अध्ययन गरेँ र अब पछिल्लो चरणमा त नेपालको क्रिकेट सङ्घ नै अहिले आइसिसीको निलम्बनमा परेको र आवश्यक फन्डहरू नभए नआइरहेको अवस्थामा यो एसिसीले गर्ने क्षेत्रीय स्तरका गेमहरू जिल्ला स्तरका गेमहरू त अहिले पूर्ण रूपमा नेपालभरि नै बन्द छ त्यहाँ कुनै पनि क्यानले प्राप्त आइसिसीबाट प्राप्त गर्ने फन्ड रोकिएको कारणले गर्दाखेरि क्यानले अहिले चाहिँ आयोजना गर्ने राष्ट्रिय स्तरका क्षेत्रीय स्तरका र जिल्ला स्तरका कुनै पनि कार्यक्रमहरू उसले गर्न सकिरहेको छैन तथापि तपाईँले कुरा उठाइ उठाउनु भएको छ जस्तो धनगढीको सवालमा धनगढीको सवालमा त्यहाँको प्राइभेट सेक्टर प्राइभेट सेक्टर जति उत्साहजनक तरिकाबाट लागेको छ मलाई जहाँसम्म लाग्छ नेपालको अरू कुनै पनि ठाउँमा त्यस्तो प्राइभेट सेक्टरबाट त्यो सपोर्ट चाहिँ पाएको छैन र अहिलेको बजेट भाषणमा कैलाली डडेद्रा र बैतडीमा राष्ट्रिय क्रिकेटको राष्ट्रिय खेल मैदान निर्माण गर्ने भनेर बजेटमा आइसके पश्चात अब मलाई के आशा छ भन्दाखेरि यहाँको स्थानीय तह तहबाट पनि प्राइभेट सेक्टरका लगानीकर्ताहरू अथवा प्राइभेट सेक्टरले गर्ने सपोर्ट पनि हामीलाई क्रिकेटमा प्राप्त हुनेछ र क्रिकेट अगुवाहरू जहिले जसले चाहिँ नै अहिलेसम्म डडेलधुराको क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदानहरू दिनुभएको छ उहाँहरूले पनि विगतको जस्तै फेरि एकपटक पुनः यो क्रियाशीलता ल्याउन आवश्यक छ त्यसमा जिल्ला खेलकुद विकास समितिले गर्ने आवश्यक व्यवस्थापकीय सहयोग चाहिँ हामी गर्नेछौँ पक्कै पनि अब तपाईँले भने जस्तै अब प्राइभेट सेक्टरहरू जति पनि उत्साहजनक देखिन्छन् त्यति नै चाहिँ अब भनौँ न क्रिकेट मात्र नभए समग्र खेलकुदको विकास चाहिँ अगाडि बढ्ने हो र मलाई लाग्छ हरेक खेलको लागि चाहिँ एउटा पर्याप्त मैदान हुन जरुरी छ जो चाहिँ डडेलधुरा जिल्लाको लागि चाहिँ एउटा प्रमुख समस्याको विषय बन्दै गइरहेको छ र सानो सानो किसिमको गेमहरू गराउँदाखेरि पनि टुडी खेलमै भर पर्नुपर्ने यस्तो खालको समस्या छ र त्यो टुडी खेलको ग्राउन्ड आफैमा चाहिँ एउटा पर्याप्त नभएको अवस्था छ यी यस्ता किसिमका समस्याहरूलाई चाहिँ निहाल्दै अब जिल्ला खेलकुद विकास समितिले आफ्नो भावी योजनाहरू चाहिँ के के बनाएको छ त महत्त्वपूर्ण प्रश्न गर्नुभएको छ धन्यवाद हाम्रो लागि सबैभन्दा ठुलो समस्याको विषय नै खेल मैदान हो सानो गेमको लागि पनि तपाईँले भनेको जस्तै टुड खेलमा भर पर्नु पर्नेछ भलिबल कोर्ट हामीसँग रहेको छ जिल्ला खेलकुद विकास समितिको भवन अगाडि त्यहाँ पनि <laughs> एक सर्ट हान्यो भने चाहिँ बल तल जान्छ फुट्ने छ त्यस्तो खालको समस्याहरू छ त तमाम यो समस्याहरू छन् अब यसलाई समाधान गर्ने कुरामा हामी गम्भीर भएर लागेका छौँ जिल्ला खेलकुद विकास समिति यसलाई बढी फोकस गरेर यो समस्या समाधान गर्नेतर्फ अगाडि बढिरहेको छ प्रमुखता अब त्यो त्यहाँ भलिबल ग्राउन्डको तल छेउमा पनि चिकन नेट लाएर अलि माथिसम्म बार गराउने कि भनेर त्यसको आवश्यक स्रोत हामी खोजिरहेका छौँ र त्योसँगै महत्त्वपूर्ण रूपमा आगामी वर्ष राष्ट्रिय खेलकुद परिषद अन्तर्गत यो जिल्ला खेलकुद विकास समिति डलेद्वारामा दुईवटा खेल मैदानको डिपिआर हामीले तयार गर्नुपर्नेछ एउटा क्रिकेट खेल मैदानको डिपिआर तयार गर्नुपर्नेछ र एउटा रङ्गशालाको डिपिआर तयार गर्ने हाम्रो कार्यक्रम परेका छन् त्यो बाहेक छ सातवटा अन्य साना खेल मैदानहरू पनि निर्माणको योजना परेको छ र मुख्य रूपमा मैले यो दुईवटा योजनालाई किन पनि जोड दिएको हो भने यो दुईवटा योजना भनेको दुईवटा का डिपिआरका योजना भनेको डलिद्राको खेलकुद क्षेत्रको कायापलट गर्ने योजनाहरू हुन् हामीले यदि त्यो योजनाको डिपिआर तयार गरेर त्यो योजनालाई कार्यान्वयनमा अगाडि बढाउन सक्यो भने यहाँको खेलकुद सेक्टरले एउटा राम्रो फटको मार्छ भन्ने मलाई विश्वास लागेको छ र अब हाम्रो जिल्ला खेलकुद विकास समितिको मुख्य टार्गेट नै त्यो दुईवटा खेल मैदानको डिपिआर तयार पार्नेतर्फ हामी अग्रसर हुनेछौँ यसमा विशेष गरेर यहाँको राजनीतिक दल यहाँको प्रशासन यहाँको स्थानीय निकाय यहाँका आदरणीय जनसमुदायहरूको चाहिँ जिल्ला खेलकुद विकास समितिलाई एकदमै ठुलो सहयोगको पनि मैले अपेक्षा गरेको छु त्यसै गरेर अहिले केही खेलको नियमित प्रशिक्षण हामी गरिरहेका छौँ अब निकट भविष्यमा नै हामीले स्पोर्ट्स क्लब भनेर स्कुलहरूमा स्को स्पोर्ट्स क्लब गठन गर्ने त्यहाँ स्पोर्ट्स क्लब गठन गरिसकेपछि कुन गेममा कुन खेलाडी साथीहरू फिट हुन्छ त्यसको पहिचान गर्ने र हाम्रो यहाँबाट भोलिन्टियर प्रशिक्षकलाई पठाएर ती क्षेत्र वर्षहरूमा ती खेलाडीहरूलाई एउटा सम्बन्धित खेलको आधारभूत ज्ञान दिने भन्ने किसिमको पनि एउटा प्लानिङ गरिरहेका छौँ स्कुलहरूमा क्याम्पेनिङ गर्ने प्लानिङहरू पनि गरिरहेका छौँ र अब यसको लागि नयाँ आर्थिक वर्षसँगै हामी आफ्ना कार्यक्रमहरूलाई चाहिँ अगाडि बढाउनेछौँ र अब मुख्य रूपमा मैले भन्नुपर्दा छ सातवटा ग्राउन्ड निर्माणको पनि हामीसँग योजना छ त्यो बाहेक दुईवटा डिपिआर गर्ने कुरामा चाहिँ अबको हाम्रो विशेष ध्यान चाहिँ त्यहाँ जानेछ जुन हिसाबले तपाईँहरू चाहिँ खेल मैदानको डिपिआर प्रोसेसलाई अगाडि बढाइराख्नु भएको छ र यो खेल मैदानको निर्माणको क्रममा चाहिँ तपाईँहरू चाहिँ जसरी पनि डडेलधुरा जिल्लामा चाहिँ खेल मैदान गर्नको लागि चाहिँ आफ्नो तर्फबाट मेहनत गरेर लागिदिनु होला यो कार्यक्रम मार्फत चाहिँ तपाईँहरूलाई चाहिँ विशेष आग्रह गर्न चाहन्छु किन भन्दाखेरि डडेलधुरा जिल्लाको समग्र खेलकुद विकास मलाई लाग्छ एउटा खेल मैदानमा चाहिँ अड्किएको छ जस्तो लाग्छ र जुन तपाईँले यो डिपिआर निर्माणको प्रोसेसलाई अगाडि बढाइरहनु भएको छ यसको प्रोसेसहरू चाहिँ के के हुन् र डडेलधुरा जिल्लाको सन्दर्भमा तपाईँले यहाँका राजनीतिक दलबाट चाहिँ के कस्तो खालको सहयोग पाउनु भएको छ यो डिपिआर निर्माण कार्यक्रम हाम्रो इन्जिनियरिङ टोलीले नै गर्ने गर्दछ त्यो हाम्रो राष्ट्रिय खेलकुद परिषदको नै र त्योभन्दा अगाडि हामीले केही कानुनी प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ जस्तो हामीले अब दुई तिनवटा सम्भाव्य क्षेत्रहरूमा तपाईँको त्यो डिपिआर निर्माण खेल मैदान निर्माण गर्ने भनेर हेरेका छौँ जस्तो धोबी खोलाको कुरामा लिएर भजिनौटा खेल मैदानको कुरा लिएर र एक दुई ठाउँमा पनि त्यो कुराहरू आएका छन् अरू साथीहरूमा र अब हामीले सर्वप्रथम त यहाँबाट सर्वपक्षीय सहमति हामीले बनाउनु पर्ने हुन्छ त्यसपछि अहिले नेपाल सरकारको नियमअनुसार जग्गा लिजमा लिने र त्यो चाहिँ त्यसको सहमति मन्त्री परिषदबाट गराउनु पर्ने हुन्छ र त्यसको पहिलो प्रोसेस हामीले जिल्लामा बसेर जिल्लाका आदरणीय नेतागणहरूबाट जिल्ला प्रशासन कार्यालय लगायत सम्बन्धित सबै पक्षबाट त्यसको सहमति लिनुपर्ने हुन्छ र र अब त्यो लिने चरणमा हामी छौँ साउनतिर त्यो मिटिङ हामी राख्छौँ होला म आशा गर्छु जुन प्रकारबाट अहिलेसम्म यहाँको राजनीतिक दलहरूले जिल्ला खेलकुद विकास समितिलाई सहयोग गरेको छ त्यो डिपिआर निर्माणको क्रममा पनि यहाँहरूले सहयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु र अर्को महत्त्वपूर्ण कुरा डिपिआर निर्माण गर्नु एउटा महत्त्वपूर्ण कुरा हो त्यसले चाहिँ हाम्रो भावी युद्ध जिल्लाको खे खेलको स्ट्रक्चर कस्तो हुन्छ त्यो टिपिआरमा तयार गर्नुपर्ने भएको कारणले गर्दाखेरि हामीले सर्वदलीय सहमति पनि खोज्न आवश्यक रहन्छ किन भन्दा जिल्ला खेलकुद विकास समितिको त्यो अध्यक्ष पद अथवा अध्यक्ष लगायतको पदाधिकारीको पद राजनीतिक नियुक्ति हो हामी एउटा निश्चित समयसम्म तयार आउँछौँ त्यसपछि भोलिको दिनमा अन्य साथीहरू आउनुहुन्छ हामी के चाहन्छौँ भन्दा भोलिको दिनमा त्यो जिल्ला खेलकुद विकास समितिमा अन्य साथीहरूको नेतृत्व आउँदाखेरि पनि अहिले तयार पारिएको को त्यो डिपिआर मार्फत नै उहाँहरू अगाडि जाउन् त्यो कुरालाई नै कार्यान्वयन गर्नमा उहाँहरूले अग्रसरता देखाउन् त्यो चाहन्छौँ त्यस कारणले गर्दाखेरि कमसेकम राजनीतिक दलको आदरणीय नेताजीहरूलाई बसाएर पनि हामी के प्रकारबाट कस्तो प्रकारको स्ट्रक्चर तयार गर्ने भनेर उहाँसँग पनि छलफल गर्छौँ यो बिचमा पनि विशेष गरेर यो डिपिआर निर्माणको कुरामा हाम्रो राष्ट्रिय खेलकुद परिषदका सदस्य आदरणीय शकुन्तला नगरकोटीजीले यसमा ठुलो सहयोग गर्नुभएको छ उहाँको सहयोगप्रति जिल्ला खेलकुद विकास समिति कृतज्ञ छ उहाँहरूको पनि हामीलाई सहयोग चाहिन्छ र त्यसै गरेर आम सरोकार राख्ने खेलाडी साथीहरूको विशेष सहयोगको पनि हामी अपेक्षा गर्दछौँ खेलप्रेमी साथीहरूको पनि सहयोगको अपेक्षा गर्दछौँ र विभिन्न खेल सङ्घमा रहनुभएका पदाधिकारी साथीको पनि जिल्ला खेलकुद विकास समिति सहयोगको अपेक्षा गर्दछ एउटा अर्को कुरा जिल्ला खेलकुद विकास समितिद्वारा देशका विभिन्न ठाउँहरूमा चाहिँ नमुना युवा सूचना केन्द्र चाहिँ सञ्चालनमा आएको छ र डडेलधुरा जिल्लाको जुन यो युवा सूचना केन्द्र छ यसले चाहिँ डडेलधुरा जिल्लाका युवाहरूलाई चाहिँ कतिको समेट्न सकेका छ त हामी प्रयासरत छौँ बढीभन्दा बढी युवा साथीहरूलाई यसमा सामेल गरौँ भनेर र म यहाँलाई जानकारी पनि गराउन चाहन्छु युवा सूचना केन्द्र मार्फत तपाईँको वार्षिक युवा साझेदारी स्थानीय युवा साझेदारी कार्यक्रम पनि हामीले सञ्चालन गर्ने गएका छौँ यसपालि पनि पाँचवटा संस्थाले त्यो कार्यक्रम सञ्चालन गरेको थियो दुई तिनवटा संस्थाको एकदमै राम्रो कार्यक्रम मैले पाएको छु अन्य संस्थाहरूको पनि सन्तोषजनकै रहेको छ त्यसै गरेर अब त्यहाँ आउने युवा सूचना केन्द्रमा आउने साथीहरूलाई हामीले त्यहाँ इन्टरनेट सुविधा पनि उपलब्ध गराएका छौँ अन्य युवा सम्बन्धी डकुमेन्ट अथवा कुनै रोजगार सम्बन्धी डकुमेन्टहरू आवश्यक परेको खण्डमा पनि हामीले त्यहाँ युवा साथीहरूलाई उपलब्ध गराउने गरेको छ त्यो युवा सूचना केन्द्रले र अब अहिले यो युवा परिषद गठन भइसकेको अवस्थामा अहिले अब अन्यल छ यो युवा परिषद गठन भइसकेको छ र अब जिल्लामा पनि युवा परिषद गठन भइसकेपछि युवा सूचना केन्द्र पनि त्यो युवा परिषद मार्फत जाने भएको कारणले गर्दाखेरि अब अहिले त्यसको दीर्घकाल दीर्घकालीन त्यसको अहिले दीर्घकालीन प्लानिङ चाहिँ अहिले नगराउने कि भन्ने सोचमा हामी रहेका छौँ अब हेरौँ यदि त्यो अलि लामो समयसम्म नै जिल्ला खेलकुद मार्फत विकास समिति मार्फत नै रहने भनेपछि त हामी त्यसलाई पनि प्रभावकारी बनाउने योजनाहरू सोच्नेछौँ र मलाई जहाँसम्म लाग्छ अब केही समयपछि त्यो चाहिँ नै युवा परिषद मार्फत जानेछ त्यसपछि युवा परिषदले नमुना युवा सूचना केन्द्रका कार्यक्रमहरूलाई सञ्चालन गर्नेछ त्यति बेलासम्म सम्म युवा सम्बन्धी सम्पूर्ण जानकारीहरू चाहिँ हामी जिल्ला खेलकुद विकास समिति डडेलधुराबाट नै उपलब्ध गराउँछौँ तपाईँ स्वयं युवा हुनुहुन्छ र युवाकै क्षेत्रमा काम पनि गरिराख्नु भएको छ समग्र डडेलधुराका युवाहरूको अवस्था चाहिँ कस्तो पाउनु भएको छ तपाईँले म जस्तो अथवा हामी जस्तो युवाहरू थुप्रै समूहमा विभाजित भएका छौँ मैले राजनीतिक हिसाबमा भनेको होइन हामी त्यस्ता युवाहरू पनि छौँ जसले चाहिँ नै यो राजनीतिक मार्फत यो समाजलाई परिवर्तन गर्न गराउन सकिन्छ भनेर हामी ती युवाहरू पनि लागिरहेका छौँ धेरै युवा साथीहरू यहाँ हुनुहुन्छ जसले आफ्नो पौरखले आफ्नो मेहनतले आफ्नो जीवनमा नि आर्थिक समृद्धिका कुराहरूलाई आफ्नो जीवनको आर्थिक हैसियतलाई माथि उकास्नु भएको छ त्यो कृषिको क्षेत्रमा पनि लागु भएको छ तपाईँको व्यापारको क्षेत्रमा पनि उहाँहरूले लागु गर्नुभएको छ थुप्रै साथीहरू विभिन्न खालका रोजगारीमा पनि हुनुहुन्छ तथापि त्योभन्दा पनि ठुलो हिस्सा चाहिँ अहिले हाम्रा युवा साथीहरू विदेश छिनी गरेका छन् रोजगारीका लागि तपाईँको विभिन्न मुलुकहरूमा गइराख्ने भएका गइरहेका छन् र त्योभन्दा पनि सबैभन्दा विडम्बना कुरो एउटा लामो समयसम्म घर परिवारले लगानी गरेर शिक्षा दीक्षा दिइसकेपछि पनि अहिले रोजगारी नपाएर थुप्रै युवा साथीहरू बेरोजगार भएर बसिरहेका छन् त्यो बेरोजगारीको कारणले गर्दाखेरि उनीहरूको दैनिकी पनि अलिकता दिन प्रतिदिन नकारात्मक बन्दै गइरहेको छ यो समाजलाई हेर्ने दृष्टिकोण उहाँहरूको नकारात्मक बन्दै गइरहेको छ फलस्वरूप थुप्रै युवाहरू अहिले बेरोजगारीको कारणले गर्दाखेरि कुलोतमा पनि फसिरहेका छन् दुर्वसिनेमा पनि फसिरहेका छन् यी समस्याहरू पनि छन् र यसरी हेर्दाखेरि थुप्रै युवा साथीहरू त्यस्तो खालको हुनुहुन्छ जसले आफ्नो व्यक्तिगत जीवनलाई आफ्नो यो समाजको यो संरचनालाई परिवर्तन गर्नुपर्छ भनेर पनि लागिरहनु भएको छ थुप्रै साथीहरू विदेश पनि गइराख्नु भएको छ र थुप्रै साथीहरूमा बेरोजगारीको समस्याले गर्दाखेरि अलिकता समाजमा जुन प्रकारको युवाहरूको उपस्थिति हुनुपर्ने हो त्यो चाहिँ देखिरहेको छैन तपाईँले भने जस्तै अब कतिपय युवाहरू चाहिँ कुनै न कुनै काममा चाहिँ आबद्ध भएर चाहिँ आफूलाई चाहिँ उदाहरणको रूपमा समाजमा आफूलाई स्थापित पनि गरेका छन् र त्यसमध्ये कतिपय युवाहरू चाहिँ बेरोजगारीको समस्याले चाहिँ फ्रस्ट्रेट भएर चाहिँ लागु पदार्थ जस्तो यी यावत समस्याहरूमा पनि परेका छन् यो समग्र एउटा युवाहरूको समस्या जुन तपाईँले भन्नुभयो र यो समस्याको समाधान गर्नको लागि चाहिँ के गर्नु पर्ला त तपाईँको विचारमा सर्वप्रथम त हामीले यो समस्याहरू छन् नै यो समस्याहरू समाधान निर्माणका लागि राज्यको मुख मात्र ताक्नुपर्छ जस्तो मलाई लाग्दैन हामीले स्थानीय स्तरमा पनि हामीले आफ्नो रोजगारीहरू सिर्जना गर्न सक्छौँ हाम्रा खेत बाहरू बाँझाइरहेका छन् उनीहरूलाई प्रयोग गरेर कृषिको माध्यमबाट हामी स्वरोजगार बन्न सक्छौँ त्यसै गरेर अहिले पछिल्लो चरणमा डलधरामा हामीले टुरिज्मका कुराहरूलाई बहसमा ल्याएका छौँ कमसेकम यहाँको टुरिज्म एरियाहरूको बारेमा पनि अलिकति हामीले यहाँको यहाँ पर्यटकहरू भित्राउन सक्यो भने त्यसले पनि युवा साथीहरूलाई रोजगारीको सिर्जना गर्छ जस्तो मलाई लाग्छ र यो सँगसँगै राज्यले पनि एउटा पोलिसी निर्माण गरेको छ अहिले युवा परिषद गठन भइसकेको छ युवा परिषदले पनि एक गाउँ एक उद्यम भनेर लागू गरिसकेको छ हाम्रै जिल्लामा पनि आगामी आर्थिक वर्षमा उद्यममा लाग्ने युवाहरूलाई सपोर्ट गर्नको लागि राज्यले केही रकमहरू सहयोग गर्नेछ योभन्दा अगाडि पनि थुप्रै युवा स्वरोजगार कार्यक्रम भनेर लागू गरेको छ यी यस्ता कुराहरूलाई हाम्रा अगाडि भएका जस्तो टुरिज्मका सम्भावनाहरूलाई एग्रिकल्चरका सम्भावनाहरूलाई हामी आफैले पनि पहिचान गरेर त्यसमा हाम्रो समयलाई सदुपयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ र त्यो सँगसँगै राज्यले अख्तियार गरेका नीतिहरूसँग पनि हामीले आफ्ना क्रियाकलापलाई अगाडि बढाउन सक्यो भने मलाई जहाँसम्म लाग्छ केही समयपछि यो रोजगारीका समस्याहरू केही हदसम्म भए पनि हामी कम सम्म ल्याउन सक्छौँ युवाहरूलाई स्वरोजगार बनाउन सक्छौँ राज्यले युवाहरूका लागि विभिन्न किसिमको नीति निर्माणहरू गरिरहेका बेला पनि कतिपय युवाहरू जो चाहिँ एकदमै हाई एक्सपेक्टेसन राखेर चाहिँ आफ्नो देशमा टिक्नै नसक्ने अवस्थाका युवाहरू छन् त्यस्तो युवाहरूलाई चाहिँ के भन्नुहुन्छ आफ्नो तर्फबाट हामी स्वाभाविक रूपमा हाम्रो उमेर समूह भनौँ जुन युवा उमेर समूहहरू छ उहाँहरूले हाई एक्सपेक्टेसन उहाँहरूले धेरै ठुलो अपेक्षा राख्नु स्वाभाविकै हो यसलाई अन्यथाको रूपमा पनि लिनु हुँदैन र पछिल्लो चरणमा मैले भने जसरी राष्ट्रिय युवा परिषद गठन भइसके पश्चात युवालाई हेर्ने एउटा सरकारको छुट्टै संयन्त्र निर्माण भइसकेको छ यो छुट्टै संयन्त्र निर्माण भइसकेपछि उसले आगामी वर्षबाट आफ्ना कार्यक्रम कार्यक्रमहरू पनि अगाडि बढाइरहेको छ यो एउटा पाटो भयो र तपाईँले भन्नुभएको जस्तै थुप्रै साथीहरूमा त्यो खालको उच्च हाई एक्सपेक्टेसन भएको कारणले गर्दाखेरि उहाँहरू यो देशमा बस्न सक्नुहुन्न नचाहने हुन्छ होला आफ्ना व्यक्तिगत उहाँहरूको चाहना छ उहाँहरूलाई म केही पनि भन्न चाहँदैन तथापि हामीले बुझ्ने के हो भने हामीले यो समाजको जति बेलासम्म हामीले प्रगति गराउन सक्दैनौँ अथवा समाजलाई समृद्ध गराउन सक्दैनौँ जति बेलासम्म हामी यो राष्ट्रलाई समृद्ध र सबल गराउन सक्दैनौँ त्यति बेला एउटा व्यक्ति मात्रले प्रगति गर्यो भने त्यसको कुनै भ्यालु हुँदैन जस्तो मलाई लाग्छ यदि हामीले हाम्रो समाजलाई समृद्ध बनाउने हो हाम्रो राष्ट्रलाई नै समृद्ध बनाउने हो भनेपछि हामी जहाँ गएर पनि अथवा जुनसुकै ठाउँमा गएर पनि हाम्रो मान सम्मान प्रतिष्ठा बढ्छ जस्तो मलाई लाग्छ थुप्रै युवा साथीहरू हुनुहुन्छ यहाँ म मसँग विदेशमा गएका थुप्रै साथीहरू राम्रो राम्रो देशमा गएका थुप्रै साथीहरूसँग पनि अहिलेको यो सामाजिक सञ्जाल मार्फत गफ हुँदाखेरि हो उहाँले केही धन कमाउनु भएको छ तर त्यो जुन आफ्नो देशमा पाउने स्वाभिमान हो उहाँहरूले त्यो देशहरूमा धन कमाउनु भएको छ तर त्यो स्वाभिमान पाइराख्नु भएको छैन उहाँले पनि त्यो भन्नुहुन्छ त्यस कारणले गर्दाखेरि म के भन्न चाहन्छु भन्दाखेरि हाम्रा अपेक्षाहरू धेरै होलान् हाम्रा अपेक्षाहरू धेरै छन् तर पनि हामीले जति बेलासम्म हाम्रो समाजलाई परिवर्तन गर्न सक्दैनौँ समाजलाई समृद्ध सबल बनाउन सक्दैनौँ त्यति बेलासम्म हाम्रो आफ्नो व्यक्तिगत तपाईँको प्रगतिले मात्र केही पनि हुनेवाला छैन त्यस कारणले गर्दाखेरि म तमाम क्षमतावान युवा साथीहरू हुनुहुन्छ तमाम प्रतिभावान साथीहरू हुनुहुन्छ उहाँलाई म के भन्न चाहन्छु भने आफ्नो देशमा बसेर केही कुराहरू गरौँ आफ्नो देशमा बसेर आफ्नो समाजमा बसेर आफूमा भएको क्षमतालाई प्रदर्शन गरौँ तपाईँको त्यो क्षमताले यो राष्ट्र बनाउनमा यो राष्ट्रलाई समृद्ध बनाउनमा मद्दत पुग्छ भन्ने चाहिँ म आह्वान चाहिँ गर्न चाहन्छु अन्तमा विद्यार्थी जीवनबाट आफ्नो राजनीतिक जीवनलाई अगाडि बढाइरहेका युवा राजनीतिमा लाग्न चाहने युवाहरू र त्यसै गरी युवा खेलाडी साथीहरू र अन्य समग्र युवा साथीहरूलाई आफ्नो तर्फबाट के सन्देश दिन चाहनुहुन्छ म सम्पूर्ण युवा साथीहरूलाई आह्वान गर्न चाहन्छु तपाईँहरूमा एउटा जोस छ उमेर छ त्यो खालको उमङ्ग छ केही गर्छु भन्ने तपाईँमा आत्मविश्वास छ आत्मबल छ त्यस कारणले गर्दाखेरि हो पछिल्लो चरणमा अथवा बासठी त्रिसठी सालको जनक्रान्तिपछि जुन प्रकारबाट हाम्रो यो समाज हिँड्नुपर्ने हो हाम्रो समाजको विकासक्रम अगाडि बढ्नुपर्ने हो समाजको विकासको गतिविधिहरू अगाडि बढ्नुपर्ने हो त्यो नभए पक्कै पनि बढ्न सकिरहेका छैनन् त्यस कारणले गर्दाखेरि पनि केही समस्याहरू छन् तथापि राजनीति जसले चाहिँ नै राज्य सञ्चालन गर्ने हरेक नीतिहरू बनाउने गर्दछ हामीले यदि समाज परिवर्तन गर्ने हो भने राजनीतिको कुनै न कुनै क्षेत्रमा हामी हामीले प्रवेश गर्नु नै पर्ने हुन्छ त्यस कारणले गर्दाखेरि जति पनि विद्यार्थी साथीहरू जो राजनीतिक जीवनमा अगाडि बढाउनु भएको छ तपाईँहरू लाग्नुहोस् अब समृद्ध र सबल नेपाल बनाउने जिम्मेवारी तपाईँहरूको काँधमा छ अब कि राजनीतिक स्थायित्व पनि भइरहेको छ र हामी अपेक्षा गर्छौँ अब हाम्रो देशमा आर्थिक क्रान्तिका कुराहरू बिस्तारै अगाडि बढिरहेका छन् त्यसमा तपाईँहरूको महत्त्वपूर्ण हात हुन्छ म युवा विद्यार्थी नेता साथीहरूलाई त्यो आग्रह गर्न चाहन्छु खेलाडी साथीहरू तपाईँहरू तपाईँ तपाईँहरू केवल तपाईँहरूको लागि मात्र होइन यो राष्ट्रको लागि पनि तपाईँहरू हो यो राष्ट्रलाई पहिचान गराउने खेलाडी साथीहरू तपाईँहरू हो खेलाडी साथीहरू जति तपाईँ पनि यहाँ लाग्नुभएको छ तपाईँ राष्ट्रको लागि केही गर्नु गर्छु भनेर लाग्नु भएको छ तपाईँ मेहनतका साथ आफ्नो क्षेत्रमा लाग्नुहोस् केवल राष्ट्रका लागि मात्र होइन आफ्नो स्वास्थ्यका लागि पनि तपाईँहरू निरन्तर रूपमा खेल जीवनलाई अगाडि बढाउनुहोस् भन्न चाहन्छु र समग्र युवा साथीहरू जो यो कार्यक्रम सुनेर बसिराख्नु भएको छ उहाँहरूलाई म के आह्वान गर्न चाहन्छु भने अबको नेपाल एउटा हामीले समृद्ध नेपालको परिकल्पना जुन देखिरहेका छौँ त्यो नजिक नजिक आइरहेको छ यसमा हामीले केही हाम्रा राजनीतिक व्यवस्थाहरूलाई ठिक ठाउँमा ल्याउनु पर्ने छ हामीले केही हाम्रा सोचहरूलाई सकारात्मक ढङ्गबाट अगाडि बढाउनु पर्ने छ हामीले अहिलेसम्मको जुन विकास निर्माणको जुन हाम्रो ट्र्याक हो त्यसलाई केही परिवर्तन गर्नुपर्ने छ त्यो परिवर्तन हामीले गर्न सक्यो भने हामी तपाईँहरूको यो उज्जवल भविष्य मैले देखिरहेको छु समृद्ध नेपालको परिकल्पना अथवा जुन दृश्य हामीले बासठी त्रिसठी सालमा देखेका थियौँ त्यो अहिले संविधान आइसकेपछि त्यो हामीले देखिरहेका छौँ त्यस कारणले सबल र समृद्ध मुलुकको रूपमा यो नेपाललाई स्थापित गराउनुको लागि तपाईँहरू सम्पूर्ण युवाहरूको देन होस् योगदान होस् म त्यही अपेक्षा गर्न चाहन्छु थ्याङ्क यू सो मच हाम्रो कार्यक्रममा आएर आज हामीसँग युवाहरूका विषयमा धेरै कुराकानी गरिदिनु भयो यसका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु धन्यवाद वीरेन्द्रजी मलाई पनि यो रेडियो युनिटीमा बोलाएर आफ्नामा भएका अनुभवहरू र ममा भएका केही कुराहरूलाई आम जनसमुदायहरूमा विशेष गरेर युवा साथीहरूमा पुर्याउने मौका दिनुभयो यसको लागि पनि विशेष धन्यवाद दिन चाहन्छु र समग्र डरदुराको एउटा खेलकुद विकास समितिको अध्यक्षको हैसियतमा कुरा गर्नुपर्दाखेरि हामीले डलधुराको खेल विकासमा एउटा सुनौलो भविष्य कोर्न गइरहेका छौँ त्यसमा तपाईँ सम्पूर्ण युवा साथीहरूले सहयोग गर्नुहुनेछ सम्पूर्ण राजनीतिक दलहरूले सहयोग गर्नुहुनेछ अन्य सम्पूर्ण महानुभावहरूले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु र पुनः एकपटक मलाई आफ्ना कुरा राख्न दिनुभयो त्यसको लागि तपाईँ लगायत तपाईँको युनिटी परिवारलाई धन्यवाद देशमा विद्यमान रहेका युवा शक्तिलाई समुचित परिचालन तथा खेलकुद क्षेत्रको विकासबाट देशको आर्थिक सामाजिक एवं राजनैतिक पक्षमा समेत विकास गरी राष्ट्रको समग्र उद्देश्य प्राप्तितर्फ सरकारवालाहरूले विभिन्न किसिमको कार्यहरूलाई परिलक्षित गर्नुपर्दछ साथै युवा साथी हो हामीले आफ्नो तर्फबाट गर्न सकिने कुराको लागि कहिले पनि पछि हट्नु हुँदैन हवस् त युवा साथीहरू आजलाई कार्यक्रम युथ क्याफे यति नै अर्को हप्ता पनि फरक वस्तु लिएर फरक युवाको साथमा आउने नै छु आजलाई भने प्रविधि संयोजनका आशिषसँगै म प्रस्तोता वीरेन्द्र यहाँहरूबाट बिदा हुन्छु नमस्कार